कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजय नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूको आज एक सय तेह्रौं श्रृङ्खलामा प्राविधिक मित्र सन्दीप नेपथ्यका सहयोगी सुफल काफ्ले सहित यो प्रस्तुता प्रकाश स्वामीको शालीन अभिवादन सबैमा सुख होस् शान्ति होस् समृद्धि होस् भन्ने कामना गर्दै आजको यो अङ्क एक नेपालीप्रति समर्पित छ कोही नेपाली जीवन संघर्षका रूपमा पराई भूमिमा छन् कोही नेपाली आफ्नै भूमिमा आफ्नो जीवन संघर्षमा छन् हरेक नेपालीको जीवनमा आएको यो संकटका धेरै अनुमानहरू वा हाम्रा अज्ञात शत्रुहरू धेरै कुराहरू छन् कोही भविष्यवाणी गलत भएकाले तर्सिन्छन् कोही अनेक भविष्यवाणीले तर्सिन्छन् र सामाजिक सञ्जाल टेलिफोन एसएमएस भेटघाटबाट आएका धेरै गलत कुराहरूका कारण पनि नेपालीहरू धेरै डाक्टर धेरै इन्जिनियर धेरै जानकार धेरै सूत्रबाट त्रसित र रोगी भएका छन् आज यही सन्दर्भको एउटा गीतबाट आजको यो अङ्क शुभारम्भ गर्न चाहन्छु डगर जाने जती पाए भई डगर जाने जती पाए रोग को इतिहास पढ़ाए औषधि को शास्त्र दिखाए मानिस लिखना आयु घटाए मानिस लिखना आयु घटाए भई डगर जाने जती पाए डर जानने जति पाए रोग को इतिहास पढ़ाए औषधि को शास्त्र दिखाए मानिस लिखना आयु घटाए मानिस लिखना आयु घटाए सारी को अंगलाई आग लगाए सारी को अंगलाई आग लगाए हाथ खुटा जो तुम नहीं बनाए हाथ खुटा जो तुम नहीं बनाए वीर मुंह हो हर के आए वीर मुंह हो हर के आए महासि विज्ञाय महासि विज्ञान Husna launa kama jasa जाने इतिहास शास्त्र वैद्य डाक्टर जान्ने जति भए अहिलेको यो संकटमा पनि धेरै जानकारहरू धेरै जान्ने सुन्नेहरूको धेरै भविष्यवाणीले पनि हामीलाई त्रस्त बनाएको छ यसबाट सावधान रहन सूचित गर्दै आजको कार्यक्रममा यो गीतबाट हामीले शुभारम्भ गर्यौं हामीलाई कृष्ण केसीले लेख्नु भएको छ घर ध्वस्त भएको छ गाउँ ध्वस्त भएको छ समग्रमा भन्नुपर्दा देश नै ध्वस्त भएको छ तर पनि यो मन ध्वस्त भएको छैन अझै धेरै आशहरू बाँकी छन् अझ राम्रो गीतहरू सुनेर यी दुखेका मनलाई मलम लगाउनेछौ कार्यक्रमको प्रतीक्षामा रहनुभएका कृष्ण केसरी लेख्नु भएको छ भने साउथ कोरियाबाट अमरदीप श्रेष्ठले लेख्नुभएको छ कार्यक्रमको प्रतीक्षामा छु भनेर केबी केसी अभिशान्तले पनि प्रतीक्षारत छु भनेर लेख्नु भएको छ शिव चौलागाई लेख्नुहुन्छ लाली गुराँस वनभरि बनै रमाइलो लाली गुराँस वनभरि बनै रमाइलो अजर अमर सुन्न पाउँदा मनै रमाइलो eagerly waiting for the show भनेर शिव चौलागाईले भएको छ दिनेश रावतले हरेक कार्यक्रम जस्तै आजको कार्यक्रम पनि विशेष नै हुनेछ भन्ने पूर्ण आशावादी हुँदै जय अजर अमर गीतहरू भनेर कामना गर्नुभएको छ यो कामनाको श्रृङ्खलामा फेरि एउटा नेपालीको प्रसङ्ग नेपाली एकदम एउटा सरिदयी सहिष्णु मिलनसार र विशाल हृदय भएको एउटा जाति हो नेपालीले आँट गरेको हृदयले चाहेको र क्षमताले गर्न खोजेका धेरै कामहरू गरेका छन् नेपाली विदेशमा गएर त्यो देशको रक्षा गर्छ र त्यो देशलाई सबैतिरबाट बचाउँछ अहिले नेपालीको भाग्यमा नेपालीले आफैले आफ्नो देश बनाउनु पर्ने बचाउनु पर्ने र सुनौलो बिहान सुरु गर्नुपर्ने दिन आएको छ स्वर सम्राट नारायण गोपालको स्वर चन्द्रराज शर्माको संगीत भैरवनाथ रिमाल कदमको यो गीतबाट हरेक नशा मताको साहस उमाली प्रण गर्छु सदा देशको निम्ति एक भैने पाले, एक भैने पाले. किशोर ढुङ्गा बाहुर बलले सम्हाले राख्दा छौ गौरव गाथा वीरको नाता झन उच्च राख्दछ छौ हिमगिरी छर्थम सदैव सुन्दर शान्तिको सुभाषा नेपाली जाति हुँदैन कहिले अल्छी र उदास मुटुको हरेक नसा मतातो, साहस उमाली प्रण गर्छौ सदा देशको निम्ति एक भै नेपाली एक भय पाले मेरो विशाल चुली नदेख्ने को छारा यो कर्म भूमि बुद्धको जन्म को छारा नेपाली आत्मा सम्पूर्ण बोल्छ विश्वको कणकारा गर्छौ धैर्यले हामी दिएरा तमना मुटुको हरेक नशा मताको साहस उमाले प्रगल्छौ सदा देशको निम्ति एक भैने पाली रहन गर्छौ सदा देशको निम्ति एक भई नेपाली नेपालीले प्रण गर्ने बेला भएको छ नेपालीले साँच्चै जात धर्म वर्ग लिङ्ग सब हटाइकन अब एक मनले एक नेपाली भएर सोच्ने बेला भएको छ आजै दिउँसो वा बिहानैदेखि ट्विटरमा एक किसिमको टिप्पणी व्यापक भएको छ भूकम्पले विनाश भएका पहाड़ी भागका नेपालीलाई तराईको भूमिमा लाने कुरालाई लिएर एक महिला नेत्रीले आफ्नो टिप्पणीमा यसलाई महेन्द्रवादी सोच भनेर लेखिएको कुरामा धेरै नेपालीले आपत्ति जनाएका छन् कि तिमीले नेपालको तराईलाई पनि बिहार सम्झ्यौ र भन्ने खालका टिप्पणी पनि व्यक्त भएका छन् यसरी नेपालीहरूले आफ्नो राष्ट्रको आफ्नो जातिको आफ्ना मान्छेको चिन्ता गर्दा राजनीतिक सोचको उचाइ यति घटिया नहुनुपर्ने हो भन्ने खालको टिप्पणी पनि त्यहाँ व्यापक रूपमा आएका छन् नेपालीले नेपाली हुने कुरामा गर्व गर्न सक्नुपर्छ नेपालीले नेपाली भएको कुरामा गर्व गर्न सक्नुपर्छ हामीलाई यो महाविपत्तिले यही कुरा सिकायो शरण प्रधानको शब्द र संगीतमा स्वर सम्राज्ञी अर्ण लामाको स्वर है सबैको साथी बन्ने बानी हाम्रो पछौटे त होइन नेपाली आज पनि झाँक्री हाम्रो नेपाली तर मरेको छैन ठुला ठुला बैठ होली पनि सहि दिन तक्ने हम होली पनि नेपाली प्रवन्धै राक्षस पण्डित अरुणा लामाको स्वरमा गरिएको यो आग्रहलाई धेरैले आफ्नो सहमति जनाएका छन् दिनेश राउत शिव चौलागाई रोहित एच राई अर्जुन आले केसी अभिशान्त अनुप मिश्रा प्रेम नारायण मनोज गुलुङले आफ्ना प्रतिक्रियाहरू दिएका छन् भने किशोर केले पनि नारायण गोपाल चन्द्रराज शर्मा र भैरवनाथ रिमाल कदमको संयुक्तिमा बनेको मुटुको हरेक नसा नसामा रगत उमाले गीत सुनेपछि मनै सिरिङ्ग भयो भनेर हाम्रो ट्विटरमा हामीलाई मेन्सन गर्नुभएको छ यो बहत्तर सालको वैशाख बाह्र गते पछिको यो अवस्थितिमा नेपालीले नेपालीलाई देख्ने भेट्ने र हेर्ने शैलीमा धेरै भिन्नता आएको छ एक नेपालीले अर्को नेपालीलाई सान्त्वनाका शब्द व्यक्त गर्दा यही भन्ने गर्छ हामी तपाईँका साथमा छौँ हामी तपाईँका स्नेहका लागि जुर्मुराएका छौँ र यति बेला हामीले सम्झिनुपर्छ अम्बर गुरुङको शब्द सङ्गीत र स्वरमा कमलो मुटु भन्दा ढुङ्गाको मुटु जाति एक दिन त फुट्नुपर्छ ढाल हुनुपर्छ छाती पनि कसीमा कोही छ संसारमा सब छ बिक्छ नबिक्ने सफो बिच्छा नबिग्ने एउटै जोड मोती हो भन्छन् आँसु खै कसले कहाँ किन्छ भएको खुसी पनि खोसेर रसा लिन्छ से हुनु भन्दा निष्ठुर हुनु नै जाति एक दिन त प्रहार हुन्छ ढाल हुनु पर्छ छाती सबै छन् छत्म भेषमा कसले कसलाई चिन्छ विपतको बेला भन को हुन्छ कसको साथी विपतको बेला भन को हुन्छ कसको साथी एक दिन त फुट्नुपर्छ ढाल हुनुपर्छ छाती संसारमा बिक्ने के छ नबिक्ने एउटै चोट छ मोती हो भन्छन् आँसु खै कसले कहाँ किन्छ भएकै खुसी पनि खोसेर सब लान्छ अम्बर गुरुङको कलमी अभिवादन थियो आफ्नै संगीत र स्वरमा सुरज उपाध्याय लेख्नुहुन्छ धेरै पछि कार्यक्रम सुन्न पायो मन आनन्द भयो अझ रमर गीतहरूको प्रकाश दाजु र सन्दीपजीलाई धन्यवाद सुरज उपाध्याय दुनै एक दोल्पा हाल युएसएबाट त्यसै गरिकन भर्खरै बजेको गीतका बारेमा दिनेशजीले लेख्नु भएको छ कमलो मुटु भन्दा ढुङ्गा हुनु जाति वादाई कहिले नगाउने गीत बजाउनु भयो मेरै फरमाइस जस्तो भनेर त्यसै गरिकन दिपेन्द्र पाण्डे हामीलाई मेन्सन गर्नुहुन्छ नेपाली गौरव गर्छौं आफ्नोपनमा घमण्डी चाहिँ होइन है यो मार्मी गीतले हामी नेपाली कसैसँग कदापि झुक्ने छैनौँ भन्ने सन्देश दिएको छ किशोर के लेख्नुहुन्छ नेपाली गौरव गर्छु आफ्नैपनमा जति सुने पनि अगाइँदैन दाजु भनेर किशोर केले नै लेख्नुभएको छ नारायण चन्द्र र भैरवको संगम मुटुको हरेक नसा नसामा नेपाल बहँदा तनमन सिरिङ्ग भयो दाजु हिमाल मेरो विशेष विशाल चुली नदेख्ने को छ र यस गीतका बारेमा किशोर के को यो राय र हामीलाई विष्णु थापाले लेख्नु भएको छ बिहानै पालमा उठ्दा भरे त घरमै सुत्ने हो भने दिनभरि यताउति गर्यो रात परेपछि घरमा कि पालमा सुत्ने दुधार हुन्छु लास्टमा आज पनि पालमा नै सुत्दैछु भोलि घरमा सुताउँला है भनेको धेरै दिन भयो पालमा मुनिबाट पाल मुनिबाट अजर अमर गीतहरू सुन्दैछु सावधान हुनु त छँदैछ विष्णु थापाले लेख्नु भएको छ आज म पनि कार्यक्रम चलाउन आउँदै गर्दा राति मैले धेरै ठाउँको पालमुनि हिजो अस्तिभन्दा धेरै कम मान्छे देखेँ मान्छेहरू अब आफ्नो घर प्रिय मान्दै फर्किन थालेका छन् जीवन सामान्यकृत हुन थालेको छ र मान्छेले दरो मुटु बनाएर अब आफ्नो घरको बाटोलाई बलियो बनाएका छन् आग्रह र अनुनयका साथमा सरकारी संयन्त्रबाट जे जस्तो सूचना आए पनि अब आफूले बस्ने घरप्रतिको विश्वास हामीले फेरि जगाउन सुरु छ सुरु गर्नु परेको छ यही आग्रह छ अब अर्को एउटा गीतमा यस गीतमा स्वर छ तारादेवीको सङ्गीत नातिकाजीको यस वर्षको यो महाविपत्तिमा वा यो दशकको वा यो शताब्दीको महाविपत्तिमा धेरै आमाहरूले आफ्नो सन्तान गुमाए वा धेरै सन्तानले आफ्नो आमाको नाम पुकारे वा आपतमा पुकारिने एउटै नाम आमा आमाकै बोली तारादेवीको स्वरमा Música आमाको वेदना संवेदना वा आमा जसलाई हामी नेपाल भन्छौँ वा आमा जसलाई हामी धरती माता भन्छौँ वा नेपालको एउटा आमा केन्द्रीय शक्ति काठमाडौँ धेरैले भूकम्पको बेला काठमाडौँ छोडेर गए जो काठमाडौँका होइनन् भन्थे ती अझै पनि यहाँ छन् जो काठमाडौँका हुन् भन्थे ती अझै पनि यहाँ छन् जो काठमाडौँ आएर आफ्नो जीवन बनाउन चाहन्थे तिनले भूकम्पको पहिलो कम्पनमै आमालाई छोडेर हिँडे कहिलेकाहीँ धेरै आमाहरू यस्तै कुराबाट त्रसित हुन्छन् आजको कार्यक्रमका बारेमा फेसबुकमा हामीलाई राजेश्वर उदयले पाल्पाबाट लेख्नु भएको छ मुटुको हरेक नशा नसाको नेपाली जाति हुँदैन कहिले अल्छी र उदास कस्तो देशभक्ति गीत स्वर सम्राट नारायण गोपालको स्वरमा मन आनन्द भयो सुनिरहँ जस्तो भइरहेको छ नसकिए हुन्थ्यो भन्ने लागिरहेको छ यो गीत त्यसै गरी आज हामीलाई खुल्ला ठाउँबाट खुल्ला ठाउँमा पालमुनि बसेर कार्यक्रम सुन्दै गर्नुभएका सङ्गीता साकेले लेख्नुभएको छ हामी पनि आज खुल्ला ठाउँमै बसेर कार्यक्रम गरिरहेका छौँ सङ्गीताजी खुल्ला आकाशमुनि नै छौँ तर अलिकति फराकिलो आकाश हाम्रो यही छ कि प्राविधिक मित्र सन्दीपजीको हाँसो छ हाम्रा चालक मित्रको हाँसो छ हाम्रा सुरक्षा निकाय हेर्ने बुद्धिजीको हाँसो छ यी हाँसोका बीचमा हामी यो कार्यक्रम चलाइरहेका छौँ हामीलाई हाम्रै हाँसोमा यति विश्वास छ कि अब हाम्रो संकट धेरै कम भएर गएको छ र यो खुल्ला ठाउँ मुनि बसेर कार्यक्रम सुनिरहनुभएका संगीता साकले लेख्नु भएको छ नमस्ते दाजु दुःख भुलेका खुल्ला ठाउँमा दुःख भुलेर खुल्ला ठाउँमा बसेर यो कार्यक्रम सुनिरहेछु नारायण गोपाल दाईको अरुणा दिदीको गीत सुन्दा आँखा नै रसायो म सधैँ गाउने गर्छु यो गीतहरू थ्याङ्क यू दाई भनेर लेख्नुभएको छ संगीता साकेजी स्वयं एक कुशल गायिका हुनुहुन्छ र उहाँका पिता उस्ताद भैरबहादुर थापा एक कुशल संगीतकार पनि हुनुहुन्छ उस्ताद भैरबहादुर थापाले नै तारा देवीलाई गायनमा विशेष गरेर गायिकामा ल्याउनमा प्रेरित गर्नुभएको थियो अब यहाँ उस्ताद भैरबहादुर थापाकै संगीतमा यादव खरेलको शब्दमा प्रेमध्वज प्रधानको स्वर जस्तै नहो तर्ने बाटो हिँड्दा बाधाका कति कति पहाड चढ्नु पर्छ यो बाटो हिँड्दा बाधाका कति कति पहाड चढ्नु पर्छ दुखको ले लखेटे दुखको ले लखेटे पहरो भएर अड्नु पर्छ दुःख सुख त न नहो तर निर्दो भएर रुनु हुन्न माया गर्ने मानिसको आँसु यति सस्तो हुनु न दुःख सुख त यस्तै नहो पगाल खोजे धरती जस्तै भएर जम्नु पर्छ आँसुल पगाल खोजे धरती जस्तै भएर जम्नु पर्छ व्यथाको पेट लपेटे व्यथाको आगोले लपेटे पुतली भएर रमनु पर्छ दुःख सुख त यस्तै नहो तर निर्दो भए गर्ने मानिसको आँसु यति सस्तो हुनु दुःख सुख त यस्तै दुःख सुख त यस्तै नहो निर्धा भएर रुनु हामीले कहिलेकाहीँ आफूभित्र भएको सुखको शक्ति वा समृद्धि अरूमा सञ्चार गर्न सक्नु नै मानवीयताको पहिचान हो यो गीत हामीले हाम्रै सहकर्मी पालु बानियालाई समर्पण गरेका छौँ यो महाविपत्तिमा धेरै मान्छे धेरै कारणले दुखी छन् हामीले सक्दो अरूको आँसुलाई आँसुकै रूपमा सम्मान गर्न सकौँ र उनको वेदनालाई दुःखलाई त्यसरी नै बुझ्न सकौँ धेरै पहिले नेपालीले यस्ता दुःखहरूमा अरूका आँसु पनि पुछेका थिए ती चाहे भुटानी शरणार्थी हुन् चाहे तिब्बती शरणार्थी हुन् चाहे बंगलादेशी शरणार्थी हुन् नेपाली अरूका आँसु र दुःख देख्न नसक्ने साहसी जात हुन् त्यसैले दिनेश रावतले लेख्नुभयो यहाँ मोती भन्छन् आँसु खै कसले कहाँ किन्छ मनै रेटियो यो शब्दले सलाम छ अम्बर गुरुङलाई भनेर उहाँले भएको छ र हामीलाई हाम्रो ट्विटरमा किशोर केले भएको छ भन्न त नहुने हो तर मलाई आजसम्मको यो उत्कृष्ट कार्यक्रम लाग्यो भनेर उहाँले लेख्नु भएको छ यहाँहरू सबैमा हार्दिक अभिवादन गर्दै नेपाली हुनुको पहिचान नेपाली हुनुको जातीय गान र नेपाली जसलाई अम्ब अगमसिंह गिरीले भन्नुभएको छ नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको छैन र कहाँ पहाडी फूल काँडाको माझ हाँसेको नेपाली जस्तै दुःखमा पनि हाँस्न सिक्ने जात हो यसैले त गोपालिन्जनको शब्द संगीत र स्वरमा यही बिम्ब छ नेपाली नेपालको माया छ कि छैन नेपाली नेपालको माया छ कि छैन नेपाली नेपालको माया छ कि छैन धेरै खेल्यौ नेपालको तिमी छाती माझ तिम्रो छाती माथि पनि नेपाल छ कि छैन नेपाली नेपालको माया छ कि छैन गोर्खा सतलज देखी टिस्टा समाक्ने हाम्रा पुर्खा सतलज देखी टिस्टा समाक्ने हामी किन बाँच्नलाई अरूको मुख लाग्ने हाम्रा पुर्खा सतलजदेखि टिस्टासम्म हामी किन बाँच्नलाई अरू राख्ने पानी बिनै बाँच्न सक्ने हाम्रा बहिनी आमा पानी बिनै बाँच्न सक्ने हाम्रा बहिनी आमा आज छोरी लाज नबेचे खुटमा दिरामा नेपाली नेपालको त्यही पुर्खाको कृतार्थ पारगत सखी छैन त्यही पुर्खाको कृतार्थ पारगत सखी छैन काँधमा हिमाल बोकी उठ्ने तागत थकि छैन नेपाली नेपालको माया थकी हेर्न सारा नेपाल नेपालीलाई छाया दिन सक्ने पृथ्वीको जत्रो तिम्रो छ कि छ कि छैन सारा नेपाल नेपालीलाई छाया दिन सक्ने पृथ्वीको जत्रो तिम्रो छ कि छ कि छैन देशको निम्ति मात्रै लड्ने खुँडा रातको छोरी देशको निम्ति मात्रै लड्ने खुँडा रातको छोरी खिया पर्यो उचाल्न सक्ने हात छ कि छैन नेपाली नेपालको माया छ कि छैन शुक्रधर्म तत्र चन्द्र गङ्गालालको जस्तो शुक्रधर्म तत्र चन्द्र गङ्गालालको जस्तो बलि चढ्ने सके शिर छ कि छैन नेपाली नेपालको माया छ कि नेपाली नेपालको माया छ कि छैन धेरै खेल्यो नेपालको छातीमा तिमीभित्र नेपाल छ कि छैन हाम्रा पुर्खा टिस्टादेखि सतलजसम्म पुग्ने हामी किन बाँच्नलाई अरूको मुख ताक्ने हामी किन बाँच्नलाई अरूको मुख ताक्ने पानी बिनै बाँच्न सक्ने हाम्रा बहिनी आमा आज छोरी लाज नदेछ एक गोपाल इन्जनको शब्द संगीत र स्वरमा यो नेपाली भावको गीतपछि आजको कार्यक्रमको अन्तिम में कविवर ईश्वर वल्लभको रचनामा श्रेष्ठको संगीत र स्वरमा यो गीत सचो सुना करी प्राविधिक कारणले गर्दा यो गीत राम्रो बज्न सकेन हामी गणेश शशिकको शब्द संगीत र स्वरमा रहेको यो देश गीतसँगै आजको कार्यक्रमबाट सन्दीप र मलाई बिदा दिनुहोस् नहारने नेपाली छाती कर्दैले छ गम्पुमा नाच्ने च्याङ्बाको कमल ढाकरले छ देशको गीत गाउने दाजु कहिले छ लडे नहारने नेपाली छाती कर्दैले चिरे कालजय नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युग का गीतहरूको सुन्दर दस्तावेज